मानव अधिकार भनेको मानवले जन्मसिद्ध रूपमा पाउनुपर्ने हक हो बाँच्न पाउने स्वस्थ शिक्षा तथा रोजगार पाउने अभिव्यक्तिको स्वतन्त्रतामा पाउने नागरिक हुन पाउने जस्ता कुराहरू मानव अधिकार अन्तर्गत पर्दछन् मानव अधिकार त्यस्तो अधिकार हो जुन हरेक व्यक्तिले उपयोग गर्ने अधिकार हो र त्यस्ता अधिकारहरू सदा संरक्षित गरिनु पर्दछ मानव अधिकार सबै मानव जातिको नैसर्गिक अधिकार हो मानव समस्त जीव जन्तु मध्ये एक विशिष्ट प्राणी हुनका साथै इतिहासको निर्माण निर्माता पनि भएकोले हरेक मानिसले आफ्नो जीवनमा विशेष अधिकार पाउनु पर्दछ न्याय मैत्री शान्ति मानव अधिकार मैत्री नयाँ संविधान विभेद रहित समाज निर्माण हाम्रो अभियान भन्ने नाराका साथ आज पैसठियौ मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइएको छ आज भन्दा चौसठी वर्ष अघि दस डिसेम्बर आजकै दिन संयुक्त राष्ट्र संघीय महासभाले विश्वव्यापी घोषणा पत्र जारी गरी मानव अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको थियो दिवसका अवसर अवसरमा राष्ट्र संघीय मानव अधिकार योग राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकाली मानव अधिकारको रक्षामा लाग्न अपिल समेत गरेको छ यदि राष्ट्रियता लिङ्ग राष्ट्रिय वा जातीय उत्पत्ति रंग धर्म भाषा वा अन्य कुनै तरिकाले भेदभाव कसैले गरेका खण्डमा मानव अधिकारको उल्लङ्घन भएको मानिन्छ हाम्रो समाजमा आज पनि मानव अधिकार उल्लङ्घनका घटना धेरै भएको पाइन्छ मानव अधिकारका नीति सिद्धान्त विपरीत गरिने क्रियाकलापलाई नै मानव अधिकार उल्लङ्घनका घटना भएको इन्सेक भरतपुर चितवनका अध्यक्ष मुकुन्द दाहालले बताउनुभयो मानव अधिकार उल्लङ्घनको घटना भनेको चाहिँ मानव अधिकार का विषयमा गरिएका जुन प्रतिबद्धताहरू हुन्छन् जुन कार्यक्रमहरू हुन्छन् नीतिहरू हुन्छन् जुन सिद्धान्तहरू हुन्छन् ती नीति सिद्धान्त अनुकूल काम गरिएन भने पनि मानवाधिकारको उल्लङ्घन हुन्छ ती नीति सिद्धान्त ती प्रतिबद्धताका प्रतिकूल अथवा ती प्रतिबद्धता विपरीतका क्रियाकलाप भयो भने पनि त्यो मानव अधिकारको हनन हुन्छ अधिकारको हननको कुरा गर्दा हामी राज्यले खास गरी सरकारले सरकारका निकायले सरकारका पदाधिकारीहरूले मानवाधिकारका मूल मान्यता अनुसार मानव अधिकारका सिद्धान्त र कार्यक्रम अनुसार व्यवहारहरू गरेनन् भने चाहिँ त्यसलाई मानवाधिकार उल्लङ्घनको रूपमा मानिन्छ किनभने मानव अधिकारको घोषणा भनेको सरकारका प्रतिनिधिहरूको सहभागितामा संयुक्त राष्ट्रको महासभाबाट जारी गरिएको प्रतिबद्धताहरू हुन् जारी गरिएका कार्यक्रमहरू हुन् जारी गरिएका प्रावधानहरू हुन् त्यसो भए अधिकार भन्ने बित्तिकै त्यो राज्यसँग राज्यको राज्यले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीसँग सम्बन्धित हुन्छ राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा वर्षेनी दुई सय छिहत्तरवटा मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी पर्ने गरेको जनाएको छ पुराना र नयाँ गरी अझै करिब चौवन्न सय उजुरीहरू निर्णय हुन बाँकी रहेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ यसै गरी चितवनमा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी वर्षभरिमा कति पर्छ भन्ने वास्तविक तथ्याङ्क नभएको मानव अधिकार तथा शान्ति समाज चितवनले जनाएको छ मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी दिनहु परे पनि संस्थाले तथ्याङ्क संकलन नगर्ने तर मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम मात्रै गर्ने भएकोले मानव अधिकार उल्लङ्घनका घटनाका उजुरीको तथ्याङ्क नभएको मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष राजेन्द्र पौडेलको भनाइ छ अधिकार उल्लङ्घन सम्बन्धी घटनाहरूको जो मानिसका प्रत्यक्ष आधारको कुराहरू हुन्छन् त्यो राज्यले दिएका अधिकारहरू प्रयोग गर्ने कुराहरूदेखि लिएर मानवीय कुरा अन्य मानवीय कुराहरूको उपयोग गर्न नपाइरहेको मानव अधिकार उल्लङ्घनका घटना भनेर भन्ने गरिन्छ यसबाट तपाईँलाई क्लियर कुरा गरौँ हामी त उजुरी सङ्कलन पनि गर्दैन गर्ने संस्था पनि होइन डाटा बेसमा हामीले काम नगरेर एउटा क्याम्पेनिङ बेसमा काम गर्ने भएको हामीसँग मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो तर यिनै सर्वश्रेष्ठ प्राणीले नै समय समयमा मानव अधिकारलाई उल्लङ्घन गरिरहेका हुन्छन् यी यस्ता घटनाहरूको उजुरी राष्ट्रिय मानव अधिकारको आयोग लगायत मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूमा दिन सकिने फेरि पनि इन्सेक भरतपुर चितवनका अध्यक्ष मुकुन्द दहाल सरकारी स्तरमा पनि विभिन्न एउटा संरचनाहरू बनाइएको हुन्छ जस्तो अहिले राष्ट्रिय मानव अधिकार आयोग जुन आयोगलाई एउटा संवैधानिक हैसियत प्रदान गरिएको छ त्यो आयोगमा पनि उजुरीहरू गर्न सकिन्छ त्यसै गरी अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरू छन् जस्तो अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायत धेरै संस्थाहरू छन् ती संस्थाहरूमा पनि नागरिकहरूले आफ्ना चाहिँ गुनासाहरू सुझावहरू अपिलहरू उनीहरूले जारी गर्न प्रस्तुत गर्न सक्छन् अनि हामीले ती कुराहरू सम्बन्धित निकायका अधिकारहरूका कुराहरूलाई राज्यले संरक्षण गर्न नसकेको हदसम्म नगरेको हदसम्म हामीले ती निकायहरूलाई चाहिँ ती निकायहरूको ध्यानकर्षण गराउने गर्दछौँ मानव अधिकारलाई सर्वव्यापी मानिएको छ मानव अधिकार कुनै एक समूह नागरिकमाथि मात्र लक्षित नभएर सबै व्यक्तिहरूको लागि हो मानव जीवन महत्वपूर्ण छ महत्वपूर्ण जीवन गरिमाका साथ व्यतीत गर्न सकियो भने मानव जीवन सार्थक ठहरिन्छ मानव जीवन अभिशाप होइन वरदान हो भन्ने अनुभूति गराउन सकियोस् जीवनका स्वतन्त्रताहरूको उपभोग गरेर मनुष्य जीवनलाई सार्थकता प्रदान गर्न सकियोस् त्यसैले मानव अधिकारका बारेमा सबैजना बुझ्नु जरुरी छ र मानव अधिकार उल्लङ्घन हुन नदिनका लागि राष्ट्रिय मानव अधिकारको आयोग तथा मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्था लगायतले पनि मानव अधिकारका बारेमा अभिमुखीकरण कार्यक्रम र विभिन्न किसिमका तालिम दिन जरुरी छ